Hey, prawy stronie przyjechali? No Russian council. No to ty siedzi łapa. Tylko. Russian council. Hey, anak-anak duka कुरा iki माफ का इन जर्नी कर अरे तुम कौन है भाई Where you are coming from? Are you asking me? Yes. I am from Nepal. I'm Nepali. I think you are also from Nepal. Are you Nepali? No, I'm not Nepali. Huh? I'm Gorkhali. Oh. this uh, is also Gorkhali? No. This is Paul Pali. વાહ વાહ વાહ યમલોકમાં પણ અંગ્રેજી ભાષા આહ ક્યાં ખાસા છકા જેમ પાસા છેડા ખ ા Do you speak Nepali language? Yes, बोल्छु बोल्छु जे भाइ बोल्नुहुन्छ राम्रो बोल्छु राम्रोसँग एकदम खर्र होइन तपाईँ इन्टरनेसनल भाषा नै बुझ्नुहुन्छ कि कसो बुझ्नै पर्यो यो त ठाम नै इन्टरनेसनल यहाँ त संसारभरिको इन्टरनेसनल मान्छे आइसकेको छैन भित्र जाने द्वार त्यही हो द्वार पाले भयो अनि मैले नबुझिकन भयो इन्टरनेसनल भाषा सबै बुझ्नुहुन्छ तिमी पनि बुझ्छै क्या इन्टरनेसनल भाषा किन नबुझ्नु राम्रोसँग बुझ्छु तर नेपालीबाट बोल्नुपर्छ होइन यहाँ इन्टरनेसनल सबैतिरबाट मान्छे आइरहन्छ नि नयाँ त्यस्तो केही छैन आउँछ नि नआउनु कुरै छैन आइरहन्छ आउँछ हाम्रो नेपालबाट पनि आइरहन्छ नेपालबाट आइरहन्छ नि फटाफट फटाफट आइरहन्छ तिमी नै आयो अहिले अझ हाम्रो नेपालबाट चाहिँ अस्ति चाहिँ खुब मान्छेहरू आएको थियो अस्ति अस्ति कस्ति अस्ति कस्ति ए साँच्चै त यहाँ यमो एक दिनको चाहिँ तल पृथ्वीमा एक वर्ष हुन्छ क्यारे भनेपछि यहाँको हिजोको त्यहाँ पोहोर यहाँको अस्तिको त्यहाँ पराग छत्तिस साल छत्तिस साल साल साल हामीलाई थाहा छैन काल कालसम्म मात्रै मतलब छ हामीलाई बेला चाहिँ खुब नेपालीहरू आएर थियो तिमीलाई सालसँग मतलब छ मलाई मलाई सालसँग मतलब छ तिमीलाई कालसँग मतलब अनि त्यसपछि नि त्यसपछि अघि पनि आएको थियो अघि कहिले अघि यहाँ अघि भनेपछि तल पृथ्वीमा एकदम इन्जुरी भयो ए हातमा चक्र दस दस लिएर आएको थियो डाक्टर डाक्टर भनेपछि तिनीहरू त मास्टर हुनुपर्छ हामी मास्टरहरू भन्थे मास्टरहरू होला होइन यहाँ नेपालबाट आउनेहरूको सास मात्र आउँछ कि लास सुधा आउँछ कसैको चाहिँ लास पनि आउँछ सास पनि आउँछ कसैको चाहिँ लास चाहिँ त्यहीँ अड्किन्छ खालि सास मात्रै यहाँ आउँछ कसैको चाहिँ लास पनि त्यहीँ अड्किन्छ सास पनि त्यहीँ अड्किन्छ खालि आँस मात्रै आउँछ पनि आउँछ र किन आउने यस्तो चाहिँ छिन्का किन आउने कस्तो के छिन्का दिनु भनेको ए यहाँ छिन्का दिनु नि तर तिमीहरूलाई दिनका दिनु होइन यहाँ त खालि मरेको मान्छे मात्र आउने होइन र नि यमलोकमा मरेपछि जे चिज पनि आउँछ उसमा त्यो जिउँदो आएको होइन मरेको आएको 어렵게 आउँछ यस्तो नेपालबाट आश आउँछ योजना आउँछ लक्ष्य आउँछ बजेट आउँछ विकास आउँछ न्याय आउँछ सत्य आउँछ के के आउँछ के आयो भने राम्रै बनेर आश आउँछ विकास आउँछ न्याय आउँछ लक्ष्य आउँछ सत्य आउँछ यो त्यो पनि छुट गर्ने नभए त्यहाँको ल देख्यो हेर्ने होइन ल्याएर त्यो नेपाल विभागको चाहिँ सबै नेपाल विभाग यतापट्टिको यतापट्टि अरू देश बुझ्यौ यतापट्टि आएको दिन ल्याएर थियो सबै नेपालको बुझ्यौ त्यो त्यो दुब्लो चाहिँ के थियो मरेको स्याल जस्तो चाहिँ त्यो दुब्लो मरेको स्याल जस्तो चिनेन त्यो नेपालको विकास हो मरेर आएको हरिस्टार्ट मेरो मर्याद जस्तो है कि बिचरा ठाउँ ठाउँमा पालै पाल्थ्यो र अनि शिर निहुराएर बस्ने चाहिँ को नि त्यो टाउको निहुराएर झोक्राएर बस्ने तल शिर निहुराएरलाई यहाँ टाउको झोक्राएर भन्छ कि क्या चिनेन कहाँ देखा देखा जस्तो लाग्थ्यो राम्रोसँग ठगाउनै सकिन्छ त्यो टाउको निहुराएर झोक्राएर बस्ने नेपालको न्याय हो मरेर आएको त्यही त्यो सोह्र चाहिँ न्याय छैन कहाँ गयो कहाँ गयो भने त यहाँ आइसक्यो त्यो यताको चाहिँ त्यो लुगा पनि खुइलो तालो पनि खुइलो चाहिँ कोही त्यो ताल पनि खुल्यो लुगा पनि खुइलो चाहिँ सत्य धर्म धर्म सत्य हो धर्म धर्म हो सत्य धर्म धर्म हो सत्य हो मरिरहेको अनि त्यो तिमी एकदम त्यो एकदम अर्को एकदम राम्रो छ नि त्यो राम्रो एकदम छ नि अहिलेसम्म एकदम चिन्यो खोइ कहाँ चिनेको तो छैन जस्तो बोलचाल त तो छैन त्यो उद्देश्य हो मरिरहेको र ल आन्ध्र भोलि सबै निस्केर मरिरहेको छैन From Kampuchea? That's it. नेपाल सीमा से बन्छ गोत्यो त्यो नेपालको यसपालिको बजेट मरिरहेको छ ल्याएर पनि खत्तन है हट हट कौने फिर क्या है ना हट हट फ्रॉम नेपाल ठीक है यसपालि गाइडेन्स कमिटीमा चाहिँ बिदासिदा होला भने पो त यमुनाको पनि बिरादिन्छ या यमुनाको एक दिन बिरादियो भने तल पृथ्वी एक वर्ष मान्छे आयो हाजिरा मिलाउँदैन त्यसो हाजिरा दिए पनि समय पर्छ बरु तल तिमीलाई यस्तै यो विकास यस्तो उद्देश्य ठुल्ठुलो चिज मनाइसकेर बिदा दियो होला नि दिएन यस्तो विकास उद्देश्य योजना बजेट मरेको औपचारिक रूपमा थाहा नै दिएन तल कहाँबाट दिन्छ बिदा त्यो अघि त्यो मरेको स्याल जस्तो दुब्लो चाहिँ त्यो विकास त होइन त्यो फेरि हेर्नु नै जिउँदो विकास हेर्दा हेर्दा वाकको भइसक्यो त्यो मरेको विकास हेर्ने त्यो जिउँदो विकास हेर्छ विकास मरेर यहाँ हेर्छ त्यो निकै जिउँदो विकास हेर्छ त्यही त भनेको मुख्य चाहिँ विकास मरेर यहाँ आइसक्यो रहेछ अब तल नेपालमा चाहिँ नेपाल खेलकुद विकास हेरेर सब मान्छे मक्ख भइरहेका छन् खेलकुद विकास खेलकुद विकास क्या नेपालले खेलकुदमा खुब विकास गरेछ क्या प्रशस्त विकास गरिसक्यो खेलकुदमा फुटबलमा फुटबलमा त सधैँ हार्छ त्यसमा त अनि के भन्छ बुद्धि चालमा बाघ चालमा त हार्छ बुद्धि चालको कुरा अनि अनि के खेलमा लुकामारी खेलमा विकास लुकामारी लुकामारी त्यस्तो पनि खेल्नुहुन्छ त्यो त बारीको पराल घारीमा बच्चामा लुकी खेल्छ त्यो त बच्चा बच्चाले खेलेको त्यस्तो पनि खेल हुन्छ त्यो तपाईँ मरेको टाइममा त्यो बच्चा बच्चाहरूले खेल्ने खेल होला त्यो अहिले त त्यो लुकामारी खेल नेपालको राष्ट्रिय खेल भइसकेको छ त्यो राष्ट्रिय खेल राष्ट्रिय खेल अनि त्यो खेलमा डुम कुन चाहिँ डुम काले लाले पुन्टे हर्के श्यामे यिनीहरू चाहिँ डुम हुन्छन् त्यो चुच्चो चुच्चो नागरिकको उच्च उच्च व्यक्तिहरू कहाँ लुकन जान्छन् कहाँ लुकन जान्छन् ए मुख्य चाहिँ विकास मर्दाखेरि हेर्नु बिदा दिएन खाने दिँदैन कसरी दिन्छ बिदा बरु म मर्दाखेरि दिएको थियो बिदा तिन मर्दा बिदा दियो दियो सबैले दियो सबैले होइन म एकजनालाई मात्रै दियो म मर्दाखेरि पनि बिदा दियो म मर्दाखेरि पनि बिदा दियो तिमी मर्दाखेरि पनि बिदा दियो दियो सबैलाई दियो सबैलाई सङ्घ संस्थान क्याम्पस सबैलाई कर्मचारी पापाचारी दुराचारी सबैलाई अत्याचारी भ्रष्टाचारी सबैलाई कसरी दियो म जुन दिन मरेको थिएँ त्यो दिन तल नेपालमा प्रजातन्त्र दिवस परेको थियो यो राम्रो दिनमा मर्नु भएको रहेछ तपाईँ त मान्छे पनि राम्रो मर्दिन पनि राम्रो तिमी चाहिँ कहिले मरे नि म त अस्ति मर्या कसै अस्ति अब तल अस्ति चाहिँ यहाँ कस्तो हुन्छ यहाँको हिसाब आउँदैन त्यही सूर्य ग्रहणको दिनमा मरेको ए त्यो ग्रहणको दिनमा चाहिँ ग्रहण लागेको सूर्यलाई हेर्नु हुँदैन हेर्नु हुँदैन भन्थ्यो मैले चाहिँ हेर्नुपर्छ हेर्नुपर्छ भनेर मैले चाहिँ हेरेको थिएँ त्यस बेला त्यो सूर्यको लाइटले एकदम आँखा तिर्मिराएर मेरो त गुलुपै जलाइहाल्छ त्यस बेला केही देखिनँ ठेस लागेर सेतीमा खसेर मरेँ केही होस् है भने तपाईँको मुखदेखि चाहिँ बल्ल होस् है मलाई यो तिमी पनि त्यही गर्नु पऱ्यो मरेको होस् पनि सबै गर्न मर्नुभएको अघि अघिदेखि हुनुहुन्थ्यो उहाँहरू सबै यहाँ हुनुहुन्थ्यो ले हो छैन ल <laughs> अघिदेखि हुनुहुन्थ्यो साथै हुनुहुन्थ्यो चिन्यो shine nakin nan ke yarmiji kai ne kiwa yarmiji ne model democracy ji Atsere, şerjim gibi. Ara ara. ओ जी के तर पक्नुहोस् भन्न नमान्नुहोस् मलाई थाहा छ यहाँ तपाईँहरू आफ्नो आयु नसिदिँदै आउनुभएको छ हेर्नुहोस् हजुर यो आयु रेखा हेर्नुहोस् आयु रेखा आयु बाँकी हुँदाहुँदै तपाईँहरू यहाँ आउनुभएको छ तर यस विषयमा म तपाईँहरूको लागि म छु यस विषयमा म सूर्यसँग घोर विरोध गर्छु यहाँ सूर्य कि आउँदैन यहाँ सूर्य कि आउँदैन आउँछ किन चाहिँ तिमीलाई उहाँ नाइकन हुन्छ कस्तो कस्तो मिति पुग्यो कसले के गर्ने कसले के गर्यो भने उहाँ नभए थाहा हुन्छ किन चाहियो तिमीलाई यतिका मान्छेहरू यहाँ आयुमा सिधै मरेर यहाँ आएको छ यस विषयमा के म त्यसै सहेर बसौँ यस विषयमा म घोर विरोध गर्न चाहन्छु के अरे त्यो अर्को के यो ऐनामा कालो दलेर सूर्यलाई हेरेको कहाँ माथि हेर्नु होइन तल पृथ्वीबाट हेर्दाखेरि यहाँ माथि भएको हुनाले यहाँबाट हेर्दाखेरि त्यहीँ हो कि भनेर हेरेको तलबाट हेर्दा पनि यहाँ माथि माथिबाट हेरेको फेरि माथि त्यति माथि पुगिसकेको रहेछ त्यो मलाई चाहियो सत्र पटक भन्नुपर्छ यतिका मान्छेहरू यहाँ आयो नसिदिँदै यहाँ आएको छ यस विषयमा म उसँग घोर विरोध गर्न चाहन्छु तिमीले उहाँको विरोध गर्ने तिमीलाई भक् भक्दैन उम्लेको तेलमा चार्नु तिमीलाई हाल्छ बैतरी नदीको बिचमा लगेर टुङ्गाबाट खसाल्यो बडा उसको विरोध गर्ने किन राखेको तिमीलाई मैले सुन्छौ कैयौँ दिनदेखि पृथ्वीमा न दिन छ न रात छ जताततै घामको प्रचण्ड ताप छ बुद्धिजीवीलाई श्राप छ सर्वसाधारण जनताको लागि जहाँ टेके पनि तापै ताप छ न्याय निसापमा न तौल छ न नाप छ दुई नम्बरको सर्वव्यापी छाप छ जताततै पापै पाप छ त्यसकारण फेट्न चाहन्छु मसँग हजुर त जे पनि उल्लेख्नु नि ಬಿತ್ತಿರೋದು ಉಳಿಸೋದು ಇನ್ನೂ ಹಚ್ಚಿ ಹಾಕಿ ಪುಟ್ಟದ್ದು ನಾವು ಬಾಲ್ಖಾನೆ ಪುಟ್ಟದ್ದು ಅದು ಉಳಿದು तिमीले सूर्यले च्याखाएको देखाएको छ सूर्यले च्याखाएको देखाएको छैन मैले फुर्सुत नभेट्न काम तिमीले उसले भात खाएको देखाएको छ सूर्यले भात खाएको देखाएको छैन मैले त्यो पनि फुर्सुत नभेट्न काम चिया नखाला भात नखाला आखिर केही न केही त खाला केही नखाइकन त्यो त उदाउने काममा जाला चीनी की केबीकी에서 가야 돼. केबिन नगरी दूसरी बात के खान्छ त दिदी भेटे दिदी खाँदैन बिचरा पकाएर खान्छ भ्याउँदैन काँचो खाएर डोडिन्छ यो सब अहिले म छाप्न लाउँछु यहाँ है सब वकल्न लाउँछु म यहाँ Where from? From Iran? That's it. Okay, that's it. What? Where from? 예? 이라노 기도해 아, 이문도지? 들리? अनि किन रोएको त्यहाँ तल पृथ्वीमा मेरो छोराले श्राद्ध गरेर पिण्ड पठाइदिएर मैले मेरो छोरा राकेशले राकेश होइन तपाईँको त त्यो प्रजातन्त्र दिवसको दिनमा आइपुग्नु पर्ने होइन र पिण्ड हुलाबाट पठाइदियो होला नि होइन थाहा छ त तिमीलाई तल घुला कस्तो भन्ने कुरा त्यो त्यो पनि यहाँसम्म आइपुग्नु पर्ने होइन तपाईँ तल पृथ्वीमा हुँदा के हुनुहुन्थ्यो यहाँ जस्तै पिउनु हुनुहुन्थ्यो कि पाले हुनुहुन्थ्यो कि कसलाई पिउनु भने कसलाई पाले भने होइन तल के हुनुहुन्थ्यो भनेर सोधेको नि त्यहाँ पाले भने यहाँ पनि पाले हुन्छ यहाँ पाले भने त्यहाँ पनि पाले हुन्छ के हुनुहुन्थ्यो त्यो भन्नुहोस् न म हाम्रो देशको नेपालको लागि चाहिँ ठाउँ ठाउँमा ठाउँ ठाउँको लागि चाहिँ एम्बेसडर थिएँ एम्बेसडर राजदूत थिएँ राजदूत यो राजदूत थिएँ तल राजदूत यहाँ कसरी यमदूत भयो त के हुने भयो के तल राजदूत यहाँ कसरी यमदूत भयो भनेको नि यमदूत भनेको नि सानो पोस्ट हो यहाँ मैले तल राजदूत हुँदाखेरि राम्रो राम्रो काम गरेँ बापत मलाई यहाँ माथि आउन साथी हो यमदूतको पोस्ट अफर गए त्यति पाछ यो पोस्ट के राम्रो काम गरिरहेको थियो प्रशस्त राम्रो काम गरिरहेको थिएँ कस्तो प्रशस्त राम्रो काम म राजदूत हुँदाखेरि मैले त्यो डिबल म्याच प्रोभिलेजबाट चाहिँ एकदम चिबल म्याच चिबल म्याच बाकस विदेशबाट मलाउने यो त्यो बाकस भन्सारमा आउँदाखेरि संसार नै डगमगाउने जसले त्यो बाकस खोल्न खोज्छ त्यसको जिन्दगी नै लग लगाउने जसले भइगयो चुप्लाएर छोडिदियो भन्छ त्यसको यो दुईटी हात एकदम मगमगाउने यस्तो काम त कति गरे कति गरे त्यसै पाछ यो पोस्ट यही हो तिमीले गरेको राम्रो काम त्यसैले पाएको रहेछ होइन तिमीले यमदूत पोस्ट यो यमदूत पोस्ट भन्दा माथिल्लो पोस्ट के छ यमदूत भन्दा माथिको पोस्ट डेरीको दुध त्यो पोस्ट मैले पाउनु पर्यो यहाँ तिमीले भन्दा राम्रो काम मैले गरेको छु मैले भन्दा राम्रो काम गरे सुन्नु त म पनि एकपल्ट सुन्छौ नेपालका कर्मचारीहरूलाई साह्रै अन्याय भयो साह्रै मर्कप हो त्यसकारण तिनीहरूलाई तलब सुविधाहरू बढाउने बढाओ नत्र सारा अफिसमा कुम्भकर्ण लज खोलेर सबलाई सुताइदिन्छु भन्नु लाग्यो मैले त्यो हातमा डस्टर लिएर हिँड्ने मास्टरहरूलाई पनि कर्मचारीहरू सर सुविधा दिने भए देऊ नत्र शिक्षामा प्लास्टर लगाउनु पर्ने गरिदिन्छु भनेर भन्नुभएको मैले हो त्यो पोखराको हेरि नसक्नु काण्डलाई नहेरी हुन्न भनेर हेर्न लाग्यो पनि मैले हो त्यस्तै नचाहिँ नचाहिने काम गरेर पो तिमीलाई घामले खत्तम पारेर त्यस्तो खत्तम त कति भइसकेँ कति भइसकेँ म जेम्स बोन्ड सालमा पनि मलाई खत्तम गर्न खोजेको थियो सकेन त्यस बेला यो जेम्स बोन्ड साल I mean zero zero seven त्यसको ठिक दस वर्षपछि मलाई फेरि के के औषधि खुवाएर मलाई बिराम गरिदियो त्यस बेला पनि मलाई मार्न सकेन खत्तम गर्न सकेन त्यसपछि पराल आएर म एकदम बढियो भएँ त्यस बेला पनि मलाई खत्तम गर्न खोजेको थियो त्यस बेला पनि सकेन अहिले पनि खत्तम हुने छैन म मेरो आयु नै सिद्ध्याएको छैन नपत्या बायुलाई गएर सोध बायुलाई गएर पर्दैन पनि फेरि फर्केर असम्भव म तिमीलाई यहाँबाट फर्केर देखाइदिन्छु अहिले मेरो आयु नै सिद्ध्याएको छैन तिमीले कहिले बगेको खोला फर्केको देखा छ देखा छु देखा छ उसो भए काँक्रोको बोटबाट निस्केर थाङ्रोमा झुन्नुको काँक्रो काँक्रोबाट दिने फेरि काँक्रोकै बोट मारेर फेरि भित्र पसेको देखिया त देखिया छु देखिया छ छु काँक्रोको बोटबाट निस्केर थाँक्रोमा झुन्डेको काँक्रो थाँक्रोबाट फेरि काँक्रोको बोटभित्रै पसेको त्यो त उदाहरण नेपालको लागि ऋण स्वरूप स्वयं स्वरूप भनेर विदेशबाट आएको पैसा नेपालबाट फेरि फर्केर के अरे विदेशकै ब्याङ्कमा जम्मा हुन गएको फेरि सुन्छौ तिमी भन्छौ राम्रोसँग सुन एकपटक नराम्रोसँग भ्रष्टाचारमा परेर जागिरबाट खोसिसकेको मान्छे फेरि गौदान सौदान गरेर चोखिएर त्योभन्दा राम्रो पोस्टमा फर्केर गएको पनि मैले देखाएको छु त्यसकारण म यहाँबाट पनि तिमीलाई फर्केर देखाइदिन्छु अहिले म फर्केर जान्छु म तिमी फेरि यहाँबाट फर्केर जाने कुरा गर्छौ भनेदेखि म फेरि तिमीलाई भित्रबाट डोर ल्याएर पाटा पनि कुरा गर्छौ थाहा छ कि छैन हेरौँला जित कसको हुन्छ म पनि हेरौँला जागरूकता पुरवणे चेतना पुरवणे यशता दिव्यता होई आयोगा ते माध्यमाई यज्ञमरो महाराज बने ते हृदय यज्ञमरो आई बनी और गांव में बड़ी संभावनाओं को बना ले ये लाई ये नहीं करानी मुझे इतना बताओ तपाईँले पाल्नु मेरो पो यस्तो बारेको छ यहाँ ल तपाईँले एक मिनट पनि नराख्नु भने अर्डर ल जित कसको भयो जित तपाईँको भयो ल फर्किनुहोस् फर्केर जाउँ हो जानुहोस् जानुहोस् ए ए म कसरी फर्केर जाउँ मेरो लासी जलाइसित होला त कसको लासमा खोज्न जाउनु लास जलाउँछ कि जसको लासमा घुम्नुहोस् कि पिता बेर घुम्नुहोस् त्यो हामी मतलब छैन तर कहीँ तपाईँ फर्किनुहोस् अनि मेरो लासी जलाइसक्यो होला तपाईँको लास जलाएको भए त मेरो छोरा राकेशले पिण्डो पठाएको छ तपाईँको छोराले नि तपाईँले पिण्डो पठाइहाल्थ्यो नि तपाईँ पिण्ड आयो आएको भए त आज खुवाइहाल्थ्यो नि साँच्चै तिमी त खटेर मरेको होइन तपाईँ मर्नु भएको होइन तपाईँ मर्नु भएको होइन तपाईँको अस्पतालमा कोही चिने मान्छे छ लु उसले तुरन्त डोरिदिनुहोस् तपाईँको लास्टले पोस्टमार्टम नगरिकन त्यसै क्यु बनाएको रहेछ उहाँहरू पनि सबैलाई फर्काएर लिएर जान्छ हेर्नुहोस् तपाईँहरूको यहाँ ज जसको पिण्ड सिधा आइसकेको छ उहाँहरूको लागि मेरो केही लाग्दैन त्यस कारण ज जसको चाहिँ पिण्ड सिधा आएको छैन उहाँहरू चाहिँ नि मेरो साथमा आउनुहोस् तपाईँहरूको लागि म छु हो एमडीजी तपाईँहरूले पहिला जस्तो तल पृथ्वीका मान्छेहरूलाई चाहिँ भ्रममा पार्ने काम गर्नु हुँदैन अहिले एकपटकलाई म लगिदिन्छु आउनुहोस् लालमनजी आउनुहोस् सबै आउनुहोस् यहाँ त्यो चलाउँछ त्यो एमडी मात्र छैन मरेपछि पनि फेरि बाँधिन्छु म मान्छेले तल पृथ्वीमा चाहिँ न्युट्रोन बम कस्तो कस्तो बम बनाइसक्यो अब यस्तो बन्दुक लिएर तर्साउने <laughs> आउनु सबैजना आउनुहोस् त्यहाँ झोगरा बगडा आउनुहोस् म त्यहाँ फोहोरा भएर ठाउँमा आउनुहोस् सबै